बैतडी महारुद्र हतरङ्गामा जन्मनुभएका नारायण भट्टको नौलो प्रस्तुति उहाँकै निर्देशनमा गीत एल्बम तेरा ब्याको पाया विशेष सहयोगी पदमसिंह ठगुन्ना र तारा कोली little mind.

को सया स्वर्गमा पनि शब्द स्वर रहेको छ लोकप्रिय गायक गोपाल दयालको भने स्वरमा साथ रहेको छ चर्चित गायिका पुष्पा बोहराको सल्लाहकार हुनुहुन्छ कमला दयाल